बाह्र तर लालगिडीको कल्पना गाउँलेहरूको शङ्का सोभितेमाथि कुनै पनि सही भएन न त सोभिते घुरमुखाको देशमा गएर उनीहरूको आहारा भयो न त भ्युटारे दनुवार झैँ लाहुरे बनेर फुलबुटे ट्रङ्क र भरियालाई गुन्टा बोकाएर नै आयो फर्केर आयो तर लाहुरी फेसनमा होइन मामुली कमिज र पेन्ट हल्लाउँदै तीन वर्षपछि माझीको छोरो खोलाको गीत र बगरको सुसेलोले तान्नेर खोलाकै तेरमा फर्कियो लालगेडीले तीन वर्षको लामो प्रवास भोगेर फर्केको आफ्नो मनको मितमा केही हर्ष र केही निराशाले हेरी खोइ सोभितेका शरीरमा खाकी कमिज र खट्टु खोइ हातमा लाइट बत्ती खोइ फुलबुट्टे टरङ खोइ खोइ तर जे होस् सोभिते घर त फर्क्यो उसलाई लम्कन्नाले पनि मारेन घोरमुखाले पनि खाएन सारसौँ त घर फर्क्यो यो नै सबभन्दा ठुलो सन्तोकको कुरो थियो लालगेडीका लागि आयो लाहोरबाट फर्केर उसले आँखामा अपार हर्ष र केही ठट्यौलोपन भरेर सोधे कहाँको लाहोर सोभिदेको ठाउँमा गाउँको अर्को कुनै केटो भएको भए सायद रङ्गी बिरङ्गी फुर्का गाँसेर लाहुरेका फाँक्दो हो तर सोभिते सानैदेखि फुलबुट्टा भरेर कुरा गर्न नजान्ने त्यसमाथि लालगेडीसँग झुट बोल्ने त कुरै भएन त्यसैले उसले आफ्ना भयभरका कुरा सफा सफी भनिदियो ऊ लाहुर साहुर कहीँ होइन नेपाल काठमाडौँसम्म पुगेर आएको अनि दुई वर्षसम्म कहिले मारवाडीका लुगाकोठी कहिले इन्द्रचोकका गल्ली कहिले होटेल चाहार्दै कहिले पेटभरि खाएर कहिले भोकै सुतेर घर फर्केको छ आठ महिनासम्म त एउटा बाहुनका घरमा भाँडा माझेर पनि पेट पाल्नु पर्यो अन्त्यमा उसले आफ्नो गाथा बताउँदै भन्यो खान लाउन त मार्दैनथे तर आइमाईहरूको हैकम चर्को काम पनि चर्को कसले खपस खप्के त्यहाँ खोलो त छैन होला माछा मार्ने दह त छैन होला खोलाकी छोरी लालगेडीको प्रश्न माछा र खोलालाई लिएर नै हुन्थ्यो सोभिते खितखा छोडेर हाँस्यो कहाँको खोला र माछाको कुरा गर्छ यो सहरा खोलाको मुख देख्न कहाँ पाउनु माछाको त कुरै नगर साँच्ची नेपाल पुग्न कति दिन लाग्छ कसरी जानु त्यहाँ लालगिडीका मनमा एकपल्ट नेपालसम्म पुग्न पाए हुन्थ्यो भन्ने एउटा विचित्र इच्छाले टाउको उठायो कि कसो हो उसले सोबितेले ल्याइदिएको काँचको टिको निधारमा टाँस्दै अनौठो भावुक स्वरमा सोधे सोभितेले मनमा आफ्नो गाउँदेखि देउपुर हिङ्गुवापाटी पाँचखाल टोलीखेल बनेपा सागा हुँदै काठमाडौँसम्मको दूरी मनमने नापेर जवाब दियो टाढा त के टाढा नै एकै दिनको बाटो हो नालदुमको बाटो हिँडेरै जाँदा पनि भोलि बेर भात खान त हेलै पोकिन्छ हे रु त्यही देउपुरको थुङको काटेर गएपछि नालदुम चिसापानी भइगयो त्यसका पल्लापट्टि त नेपाल खाल्टो दोखी गयो एहे त्यति नजिकै लालगिडीले आश्चर्य मान्दै भने त्यति नजिक भएर पनि तिन चार वर्ख खै खबर केही नगरी बसेका लालगेडीका आँखा अब बगर माथिको खुला निलो आकाशमा टेक्छन् त्यस चम्किलो शून्यमा अहिले दुईटा चिलका जोडी आनन्दसँग काबा खाइरहेका थिए